हाम्रो घर हजुर गएदेखि साँच परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा नयाँ युगको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्जमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज राखेर दाउ जीवन यात्रा हजार हुन्छन् राखेर दाउ जीवन यात्रा हजार हुन्छन् ठोकिन्छ पाउ आफै शङ्का हजार हुन्छन् राखेर दाउ जीवन यात्रा हजार हुन्छन् ठोकिन्छ पाउ आफै शङ्का हजार हुन्छन् पुतली समेत कदापि डोल्दैन कोपिलामा पुतली समेत कदापि डोल्दैन कोपिलामा फक्रेको फुल हेर्ने आँखा हजार हुन्छन् ठोकिन्छ पाउ आफै शङ्का हजार हुन्छन् गन्तव्य पुग्नलाई चालिन्छ पाउ जबै गन्तव्य पुग्नलाई चालिन्छ पाउ जबै खुट्टा समात्न खोज्ने बाटा हजार हुन्छन् ठोकिन्छ पाउ आफै शङ्का हजार हुन्छन् देखिन्छ जुन तारा जसरी सँगै गगनमा देखिन्छ जुन तारा जसरी सँगै गगनमा सागर समक्ष उसका गङ्गा हजार हुन्छन् ठोकिन्छ पाउ आफै शङ्का हजार हुन्छन् सङ्ग्राम बन्न सक्ने कारण यही त होला सङ्ग्राम बन्न सक्ने कारण यही त होला एउटा अगुल्टा ठोक्दा झिल्का हजार हुन्छन् राखेर दाउ जीवन यात्रा हजार हुन्छन् ठोकिन्छ पाउ शङ्का आफै हजार हुन्छन् गौरी शङ्कर गाउँपालिका तिन दोलखा हाल मलेसिया रहँदै आउनुभएका खड्का जगत दोलखालीको यही गजल सँगसँगै नमन साथै गजली अभिवादन कार्यक्रम पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन छियासी श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटुभरि देशको माया बोकेर गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथवर र पारिका प्राविधिक शाखा शरद सागर देवकोटाको साथमा उपस्थित भएको छु देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्ज र सामाजिक सञ्जालमा फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजीसम्म हामीलाई श्रवण गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ हामीलाई इन्टरनेटका माध्यमबाट हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि हामीले यतिखेर विश्वभर सुन्दै हुनुहुन्छ नेपाली गजल विकास र उत्थानका निम्ति एउटा पृथक कार्यक्रम गजलपुञ्ज जहाँ अनुजदेखि अग्रजसम्मका स्रष्टाहरूको गजल बाँच्ने गरिन्छ आज मैले तपाईँहरूले पठाउनुभएका धेरैभन्दा धेरै गजलहरू धेरै स्रष्टाहरूका गजलहरू लिएर आएको छु ती गजलहरूमा मेरो आवाजले स्पर्श गर्नु पूर्व आजको पुञ्जको दैलो गर्न चाहन्छु प्रत्यक्ष गायन गरीको यो साङ्गीतिक गजलबाट सुभाष सगमको स्वर सङ्गीत र शब्दमा उसै त राम्री पालपाली नानी लजाउँदा झन राम्री घरेलु सारी ढाकाको चोली लगाउँदा झन् राम्री घरेलु सारी ढाकाको चोली लगाउँदा झन् राम्री घरेलु सारी ढाकाको चोली लगाउँदा झन् राम्री को चोली लगाउँदा झन रे उसै त राम्रे पाल पाली नानी लजाउँदा झन रे नै गाह्रो अमिलो मिठो सुकाउने तान सिरको करुवाबाट करुवाबाट त्यो चिसो मोही खन्याउँदा झन् राम्रे करुवाबाट त्यो चिसो माही खनाउँदा झन् राम्रे उसै त राम पाले कानी लजाउँदा धन राम सजाउँदा उसै त पाल पाली नानीलाई जाउँदा आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा होसै त राम्री पालपाली नानी लजाउँदा झन राम्री घरेलु सारी ढाका कचोली लगाउँदा झन् राम्री अत्यन्त यो सुमधुर साङ्गीतिक गजल यो वसैमा हामीले श्रवण गऱ्यौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हामी कार्यक्रम गजलपुञ्जको बसाइमा छौँ यतिखेर मलाई नेपथ्यबाट आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाले भने मछु आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर आज धेरैभन्दा धेरै श्रेष्ठका गजलहरू हामीले लिएर आएका छौँ आजको बसाइमा व्यवसायमा पहिलो लहरमा मेरो हातमा गजल परेको छ उहाँ हुनुहुन्छ स्वर्गद्वारी नगरपालिका दुई प्युठानका मित्र छविलाल आर्यम घायलको गजलमा मेरो आवाज स्पर्श गर्न चाहन्छु उसले झापड हान्यो मैले पनि फर्काएँ उसले झापड हान्यो मैले पनि फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ उसले झापड हान्यो मैले पनि फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ आफ्नै हुन् भन्दै आउनेको लाम देखेर आफ्नै हुन् भन्दै आउनेको लाम देखेर सङ्घारबाटै अन्जान मान्छे बनी फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ ऊ आएर बस्न थालेको वर्षौँ भइसक्यो ऊ आएर बस्न थालेको वर्षौँ भइसक्यो फेरि तिमी नाउ मनमा भनी फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ आश्रममा समेत यस्तो नियम रहेछ आश्रममा समेत यस्तो नियम रहेछ गरिबलाई स्वागत गरे धनी फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ सदा झै प्रेमपत्र घायलको ठेगानामा सदा झैँ प्रेम पत्र घायलको ठेगानामा सदा झैँ प्रेम पत्र घायलको ठेगानामा आउन त आएकै थियो आज नि फर्काएँ आउन त आएकै थियो आज नि फर्काएँ उसले झापड हान्यो मैले पनि फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ आहा आदरणीय गजल मनहरू अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ व्यवसायमा उसले झापड हान्यो मैले पनि फर्काएँ कसैको उधार किन राख्ने अनि फर्काएँ इटको जवाफ पत्थरले दिने भनेको यही होला मित्र होइन र गान्धीवादी गरेर पनि त भएन नि मान्छेले औँलो दिँदा डुडुलो निल्न खोज्छन् असल अनि सोझो भनेर पनि त भएन नि होइन र छविलाल आर्यम घायलजी यो विषयमा हामीले वाचन गरेका थियौँ स्वर्गदरी नगरपालिका दुई प्युफानका मित्र छविलाल आर्यम घायलको यो मिठो गजल यो विषयमा मेरो हात आफ्नो अर्को गजल परेको छ उहाँ हुनुहुन्छ शङ्कर ढकाल हुनुहुन्छ तानसेन एघारा काजी पौवा पाल्पाका मित्र हुनुहुन्छ हामीलाई यो हजज मकबुज बहरमा लेखेर पठाउनु भएको छ व्यवसायमा शङ्कर ढकालको गजलमा मेरो आवाज स्पर्श गर्न चाहन्छु म आजको सुवासमा त तीक्ष्ण धार देख्दछु म आजको सुवासमा त तीक्ष्ण धार देख्दछु सुरम्य जिन्दगीभर बतास आहार देख्दछु म आजको सुवासमा त तीक्ष्ण धार देख्दछु सुरम्य जिन्दगीभर बतास आहार देख्दछु हिमाल सुच्छ व्यर्थ भई गरेर खान्न केही गरी हिमाल सुच्छ व्यर्थ भई गरेर खान्न केही गरी मनुष्य चाहिँ उफ्रदै चढेको कार देख्दछु सुरम्य जिन्दगीभरि बतास हार देख्दछु सुवास छार्न फुलले सकेन दुष्ट देशमा सुवास छार्न फुलले सकेन दुष्ट देशमा म बुद्धको यो देशमा नि काटमार देख्दछु सुरम्य जिन्दगीभरि बतास हार देख्दछु दिएन धुन गिटार झैँ दमहा शङ्ख डम्फुले दिएन धुन गिटार झैँ दमहा शङ्ख डम्फुले प्रभात छैन घरभरि असभ्य झार देख्दछु सुरम्य जिन्दगीभरि बतास आहार देख्दछु सिकाउने बुझाउने भलादमी मनुष्य नै सिकाउने बुझाउने भलादमी मनुष्य नै कुकुर जस्तै कराउने सधैँ गँवार देख्दछु म आजको सुभाषमा त तीक्षण धार देख्दछु सुरम्य जिन्दगीभरि बतास हार देख्दछु सुरम्य जिन्दगीभरि बतास हार देख्दछु आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ तानसेन एघारका काजीपौवा पाल्पाका श्रेष्ठा शङ्कर ढकालको यो मिठो गजल यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वसाइहरूमा पनि यहाँको यस्तो उपस्थिति रहिरहनेछ भन्ने मनभरि अभिलाषा पनि बटुलिएको छु आजको वर्षमा हामीलाई धेरैभन्दा धेरै मित्रहरूले गजल पठाउनु भएको छ यथाशक्य हामीले वाचन गर्ने प्रयास गर्नेछौँ आजको वर्षमा सकेनौँ भने आगामी साता पक्कै पनि भाषण गर्नेछौँ व्यवसायमा म नुवाकोट बेलकोट गढी नगरपालिका बाह्रका स्रष्टा माधव घिमिरेको गजल मेरो हातमा परेको छ व्यवसायमा माधव घिमिरेको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु मेरो पनि प्रेमिका थिए कुनै जमानामा मेरो पनि प्रेमिका थिए कुनै जमानामा अहिले सीमित छिन् अहिले सीमित छिन् स्मृतिका पानामा आहा मेरो पनि प्रेमिका थिही कुनै जमानामा अहिले सीमित छिन् स्मृतिका पानामा सहरमा तलब सकिन्छ तरकारी किन्दैमा सहरमा तलब सकिन्छ तरकारी किन्दैमा गाउँमा लौका छिपेको छ घरको छानामा गाउँमा लौका छिप्पेको छ घरको छानामा अहिले सीमित छिन् स्मृतिको पानामा खै कतिवटा अर्थ राख्छ संविधानका धाराले खै कतिवटा अर्थ राख्छ संविधानका धाराले फरक फरक सजाय हुन्छ ठुला र सानामा अहिले सीमित छिन् स्मृतिका पानामा जीवनभन्दा महँगो छ राजधानीको माटो जीवनभन्दा महँगो छ राजधानीको माटो जिन्दगीकै सकिन्छ एक दुई आनामा अहिले सीमित छिन् स्मृतिको पानामा त्यस्तो आँखा भेटिएन मन जलेको देख्ने त्यस्तो आँखा भेटिएन मन जलेको देख्ने त्यस्तो आँखा भेटिएन मन जलेको देख्ने मात्र मुस्कुराएछु मुस्कुराउने बहानामा मात्र मुस्कुराएछु मुस्कुराउने बहानामा मेरो पनि प्रेमिका थिए कुनै जमानामा अहिले सीमित छिन् स्मृतिको पानामा अहिले सीमित छिन् स्मृतिको पानामा अह आदरणीय गजल मनहरू मेरो पनि प्रेमिका थिए कुनै जमानामा अहिले सीमित छिन् स्मृतिको पानामा तपाईँलाई एउटा सानो जवाफ स्वरूप यहाँ एउटा मुक्तक राख्न मन लाग्यो मित्र नियम मिचेर दुई ज्यान दुई मुटु एक ढिका थियो म लाटालाई यसरी भन्दै प्रेम गर्न सिका थियो दुई ज्यान दुई मुटु एक ढिका थियो म लाटालाई यसरी भन्दै प्रेम गर्न सिका थियो आज कसै कि श्रीमती भएकी त्यो अभागिनी आज कसै कि श्रीमती भएकी त्यो अभागिनी अरे कुनै जमानामा मेरै त प्रेमिका थियो अरे कुनै जमानामा मेरै त प्रेमिका थियो माधव घिमिरेजी अत्यन्तै मिठो गजल पठाइदिनुभयो अत्यन्तै आभारी छु हजुरप्रति आगामी दिनहरूमा पनि तपाईँको यसरी नै साथ रहिरहोस् भन्ने मनभरि अभिलाषा बटुल्दै यो विषयबाट विदा गर्न चाहन्छु बेलकोट गढी नगरपालिका बाह्र नुवाकोटका स्रष्टा माधव घिमिरेलाई यो विषयमा मेरो हातमा पुनर्को गजल परेको छ उहाँ हाल युएमा हुनुहुन्छ अर्घ अर्घखाँचीका स्रष्टा हुनुहुन्छ रोजन छेत्री यो विषयमा रोजन छेत्रीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु पर्खिन्छ कि पर्खिँदैन यो समय हेर्छु अब पर्खिन्छ कि पर्खिँदैन यो समय हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब पर्खिन्छ कि पर्खिँदैन यो समय हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब कहाँसम्म भाग्छ जिन्दगीको यात्रा कहाँसम्म भाग्छ जिन्दगीको यात्रा गरी हिँड्छु चन्द्रमाको तय हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब मनभरि पीडाको व्यथा गीत बन्यो मनभरि पीडाको व्यथा गीत बन्यो निस्किन्छ कि गीतको लय हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब जति राख्नु राख मनमा भए तिमी जति राख्नु राख मनमा भए तिमी केही नराखी मनमा भए हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब आफ्नै देशमा केही गर्ने सोच लिएर आफ्नै देशमा केही गर्ने सोच लिएर खाडीबाट रोज हुन्छ उदय हेर्छु अब पर्खिन्छ कि पर्खिँदैन यो समय हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब कुनै दिन मेरो होला विजय हेर्छु अब आदरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ हाल युए रहँदै आउनुभएका अर्घखाँचीका श्रेष्ठ रोजन छेत्री रोजन छेत्रीको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति यस्तै साथ मिलिरहनेछ भन्ने अभिलाषा मनभरि राख्दै यो विषयबाट विदा गर्न चाहन्छु यो विषयमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्यार कृष्ण हरि बरालको शब्दमा तबलामा हुनुहुन्छ रामतुल स्वर सुभाष गमको रहेको छ भरपार्दो छैन यो सहर आँखैमा लुका मायालु दुनियाँको लाग्ला है नजर आँखैमा लुका मायालु दुनियाँको लाग्ला है नजर आँखैमा लुका मायालु अत्यन्तै मलाई मन परेको साङ्गीतिक गजल हो यो प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल व्यवसायमा हजुरहरूको निम्ति भर पार्दो छैन यो सहर आँखैमा लुका मायालु भर पर्दो छैन यो सहर भर पर्दो छैन यो सहर छिया छिया आँखैमा लुका आँखैमा लुका आँखैमा लुका मायालु भर पर्दो भर पर्दो भर पर्दो काँडै काँडा भरी बाटो भरि काँडै काँडा हरेक मोडमा कसै को कसैको भर छैन यहाँ कसैको भर आँखैमा लुका आँखैमा लुका आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल कुञ्जमा पर्दो छैन यो सहर आँखैमा लुका मायालु दुनियाँको लाग्ला है नजर आँखैमा लुका मायालु अत्यन्तै मिठो साङ्गीतिक गजल यो हामीले श्रवण गऱ्यौँ कृष्ण हरिबरालको शब्दमा तबलामा अतुल हुनुहुन्थ्यो सुभाष सगमको स्वर सङ्गीतमा सजिएको यो साङ्गीतिक गजलपछि हामी कार्यक्रम गजल पुञ्जमा अब तपाईँहरूले नै पठाउनुभएका शाब्दिक गजलहरू वाचन गर्छौँ तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा हर्ज हामी कार्यक्रम गजलपुञ्जको बसाइमा छौँ मलाई यतिखेर नेपथ्यबाट सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पारिका प्राविधिक शाखा शरद सागर देवकोटाले भने छु आवाजमा गजल पुञ्जकुमाली कोमाली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर व्यवसायमा मेरो हातमा गजल परेको छ नौमुले गाउँपालिकाद्वारी दैलेखका श्रेष्ठा दिपेन्द्र प्रभातको गजल परेको छ यो विषयमा दिपेन्द्र प्रभातको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु चितामा आगो लगायो बल्यो म के गरू चितामा आगो लगायो बल्यो म के गरु हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरु चितामा आगो लगायो बल्यो म के गरु हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरु अनेकौँ माया गरेँ उसलाई मैले आज अनेकौँ माया गरेँ उसलाई मैले आज उही मायाले आज बिथल्यो म के गरू हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरू मायाको धेर धोका खाएको मान्छेमा मायाको धेर धोका खाएको मान्छेमा तिम्रो प्रेरणामै शरीर गल्यो म के गरू हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरू कतिसम्म ठोट मन रहेछ तिम्रो खै कतिसम्म ठोट मन रहेछ तिम्रो खै आज तिम्रो हातले खुकुरी चल्यो म के गरू हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरू सम्बन्ध गाँस्यौ प्रभातसँग मन नदुखाई सम्बन्ध गाँस्यौ प्रभातसँग मन नदुखाई आज एक्कासी निर्णयमै छाल्यौ म के गरू चितामा आगो लगायो बल्यो म के गरू हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरू हिँड्दा हिँड्दै मानिस ढल्यो म के गरू आह आदरणीय गजल मनहरू हिँड्दा हिँड्दै मानिस ढालेको छ अनि चितामा आगो लगाइदिएपछि मान्छे बलिएको छ तर के गर्ने भनेर यहाँनिर भन्दै हुनुहुन्छ दिपेन्द्र प्रभातले यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु नौमुली गाउँपालिका द्वारी दैलेखका श्रेष्ठ दिपेन्द्र प्रभातप्रति आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने मनभरि अभिलाषा बटुलिएको छु यो वसैमा मेरो हातमा पुनः गजल परेको छ उहाँ पनि दैलेखकै श्रेष्ठ हुनुहुन्छ आज हामीलाई धेरैभन्दा धेरै दैलेखका स्रष्टाहरूले गजल पठाउनु भएको छ दैलेख विशेष जस्तै भएको छ आजको यो श्रृङ्खला यो वसैमा दैलेखका श्रेष्ठ कमेन्द्र साईको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु अरे यो अभागी खप्परमा ठुलो खत भइदियो अरे यो अभागी खप्परमा ठुलो खत भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो अरे यो अभागी खप्परमा ठुलो खत भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो मुटु जली छाती पोली एक्लै तडपी बस्दा मुटु झली छाती पोली एक्लै तडपी बस्दा नयन मिल्याउने आँसुको मद्दत भइदियो अनि झल्यौ मुटु पोल्यौ छाती भात भात भइदियो पराई मान्छे आफ्नो हुन्छ आफ्नो पराई हुन्छ पराई मान्छे आफ्नो हुन्छ आफ्नो पराई हुन्छ अचेल दुनियाँको यस्तै यस्तै नियत भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो म सधैँ यहाँ दुःखमा बाँचिरहेको हुन्छु म सधैँ यहाँ दुःखमा बाँचिरहेको हुन्छु यो दुनियाँ मेरो पीडामा हाँस्न सहमत भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो जो सधैँलाई आफूभन्दा टाढा भइबस्छन् जो सधैँलाई आफूभन्दा टाढा भइबस्छन् उसैलाई मात्र सम्झिरहने यस्तो लत भइदियो अरे यो अभागी खप्परमा ठुलो खत भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गरेका थियौँ दैलेखका स्रष्टा कमेन्द्र शाहीको यो मिठो गजल अरे यो अभागी खप्परमा ठुलो खत भइदियो अनि जल्यो मुटु पोल्यो छाती भात भात भइदियो अत्यन्तै मिठो मतला रहेको थियो यहाँको यो गजलको आगामी वसायहरूमा पनि यहाँको यस्तै साथ रहिरहनेछ भन्ने मनभरि अपेक्षा गर्दै यो विषयबाट बिदा गर्न चाहन्छु हामी कार्यक्रमको आखिरी आखिरीतिर पनि आइपुगेका छौँ यसपछि हामी एउटा साङ्गीतिक गजल श्रवण गर्नेछौँ त्यसपूर्व अर्को गजल मेरो हातमा परेको छ घोराही दाङका मित्र हुनुहुन्छ हाल कतारमा हुनुहुन्छ डिबी श्रमिकको गजल परेको छ व्यवसायमा डिबी श्रमिकको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु मान्नु बाबा दसैँ तिहार माउदिन होला मान्नु बाबा दसैँ तिहार माउदिन होला रङ्गाइदिनु सबको निधार माउदिन होला मान्नु बाबा दसैँ तिहार माउदिन होला रङ्गाइदिनु सबको निधार माउदिन होला दमको रोगी हजुरआमा सधैँ खोक्नुहुन्छ दमको रोगी हजुरआमा सधैँ खोक्नुहुन्छ गर्नु आमा राम्रो स्याहार माउदिन होला रङ्गाइदिनु सबको निधार माउदिन होला पुज्नु दाई देवी देवता खुसी राख्नु सबै पुज्नु दाई देवी देवता खुसी राख्नु सबै पुर्याएर विधि विचार माउदिन होला रङ्गाइदिनु सबको निधार माउदिन होला कति पनि दुःख मन नगरे है बुढी कति पनि दुःख मन नगरे है बुढी जानु माइत गरी श्रृङ्गार माउदिन होला रङ्गाइदिनु सबको निधार माउदिन होला खोइ त बाबा नयाँ लुगा भन्छ सधैँ छोरो खोइ त बाबा नयाँ लुगा भन्छ सधैँ छोरो किनिदिनु गई बजार माउदिन होला रङ्गाइदिनु सबको निधार माउदिन होला जिन्दगीको जिउने बाटो खोज्दा खोज्दै थाकेँ जिन्दगीको जिउने बाटो खोज्दा खोज्दै थाकेँ बसेको छु बास कतारमा आउँदिन होला मान्नु बाबा दसैँ तिहारमा आउँदिन होला रङ्गाइदिनु सबको निधार माउँदिन होला रङ्गाइदिनु सबको निधार माउँदिन होला अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ डिबी श्रमिकको मिठो गजल उहाँ गोराही दाङका मित्र हुनुहुन्थ्यो हाल कतारबाट यो गजल हामीलाई पठाउनु भएको थियो मान्नु बाबा दसैँ तिहारमा आउँदिन होला रङ्गाइदिनु सबको निधारमा आउँदिन होला एक परदेशीले आफ्नो घरमा रहनुभएका बाबा आमा प्रियसी दाईहरूलाई बहिनीहरूलाई सबैलाई सम्झेर अत्यन्तै मिठो अनि मार्मी गजल कोर्नु भएको छ परदेशीको जिन्दगी यस्तै त हो नि आफूले भनेको समयमा आउन कहाँ पाइन्छ र भनेको समयमा आउन चाहेर पनि साहुको ऋणले कहाँ घर फिर्न दिन्छ र अत्यन्तै मार्मी गजल पठाएर हामीलाई साथ दिनुहुने डिबी श्रमिकलाई हृदय प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने मनभरि अपेक्षा गरेको छु यो विषयमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ यो पनि प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल हो अत्यन्तै मार्मिक अनि सुमधुर साङ्गीतिक गजल रहेको छ ललिजन रावलको शब्दमा तबलामा साथ दिनुभएको छ रामातुलले स्वर दिनुभएको छ सुभाष सगमले हिमाली हावा बग्दैछ किन नौलो त्यो मातमा किन हो कुन्नी रुँदैछ कोही जुनेली रातमा किन हो कुन्नी किन हो कुन्नी हृदय दुःखको खोलो सुकाउँछु भन्छु सी बात माँ हिमाली हवा नोलो जो मात माँ कीना मुकुन महाआदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल कुञ्जमा हामी कार्यक्रमको आखिरी आखिरीतिर आइपुगेका छौँ मसँग केही गजल वाचन गर्ने समय छ यो विषयमा म ढिला नगरिकन तपाईँहरूले नै पठाउनुभएका शाब्दिक गजलहरूमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो विषयमा जय भावुक जयराम हाल परदेशमा हुनुहुन्छ परदेशबाट पठाउनु भएको छ यो विषयमा जयरामको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु न त रात न त दिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ न त रात न त दिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ परदेशमा भने जस्तो कहाँ हुन्छ परदेशमा भने जस्तो कहाँ हुन्छ नबसिकन एकछिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ बाआमाको दुःख सम्झिएर यता बा आमाको दुःख सम्झिएर यता हुन्छ अनुहार मलिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ जति गर्दा पनि नहुने छाक टार्नलाई जति गर्दा पनि नहुने छाक टार्नलाई सम्झेर ब्याजको ऋण चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ अब केही हुन्छ कि भन्ने आशमा अब केही हुन्छ कि भन्ने आशमा भएरै लक्ष्यविहीन चलाउनै पर्छ न त रात न त दिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ अह आदरणीय गजल मनहरू यो बसैमा हामीले वाचन गऱ्यौँ जय भावुक जयरामको गजल उहाँ हाल परदेशमा हुनुहुन्छ परदेशबाट यो अत्यन्तै मिठो अनि मार्मिक गजल पठाउनु भयो आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति यस्तै साथ रहिरहनेछ भने मनभरि अभिलाषा बटुल्दै यो विषयबाट बिदा गर्न चाहन्छु आदरणीय गजल मनहरू यिनै गजलहरू सँगसँगै आजका लागि समय आखिरी भएको प्राविधिक मित्रले जानकारी दिँदै हुनुहुन्छ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन होला तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्नुपर्ने हुन्छ हाम्रो पत्रचार ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ राप्ती अञ्चल दाङ देखुरी लमही यही ठेगानामा पत्र पठाउनुभयो भने प्राप्त भएको आधारमा क्रमिक क्रमिक रूपमा वाचन छौँ त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा गएर तपाईँले खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजल पुञ्ज भनेर त्यहाँबाट पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ र तपाईँले यतिखेर यो कार्यक्रम सुन्न छुटाउनु भएको छ भने हामीले केही छेडपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ लौत आदरणीय गजल मनहरू यिनै जानकारीहरू सँगसँगै भनी छुटिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र शरद सागर देवकोटालाई हृदयदेखि आभार प्रकट गर्दै आजको बसाइबाट बाट ओझेलिन्छ गजल कुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाका चुकुले त कतै खुला हुन्छन् कि झ्याल ढोकाका चुकुल बन्द गर्नुहोस् रातिको समय छ गर्मीको मौसम छ बर्सातको मौसम छ राति तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खान बिर्सनु भयो कि औषधि खानुहोस् तपाईँको बाँकी पाल सुखासँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै कमा बजार नगरपालिका पाँच कुइका अछाम हाल धनगढी कैलाली रहँदै हुनुभएका कलम चलाउनेको यो गजल वाचन गर्दै बिदा हुन्छु हाम्रो मायामा कसैले डर देखाउँथे हाम्रो मायामा कसैले डर देखाउँथे बिछोड हुन्छ भनेर सगभार देखाउँथे हाम्रो मायामा कसैले डर देखाउँथे बिछोड हुन्छ भनेर सगभार देखाउँथे छुट्टिएर बस्नै नसक्ने हाम्रो जोडीलाई छुट्टिएर बस्नै नसक्ने हाम्रो जोडीलाई एक्ला एक्लै बनाउन अनेक रहर देखाउँथे बिछोड हुन्छ भनेर सगभर देखाउँथे झुपडीमै रमाएर चोखो माया गर्नेलाई झुपडीमै रमाएर चोखो माया गर्नेलाई महल देखाउँथे अनि ठुला ठुला घर देखाउँथे बिछोड हुन्छ भनेर सगभर देखाउँथे पागल प्रेमी बनेका दुखी आत्माहरूलाई पागल प्रेमी बनेका दुखी आत्माहरूलाई खै किन पिपल देखाउँथे बर देखाउँथे बिछोड हुन्छ भनेर सगभार देखाउँथे एउटा मृत आत्माको चिर शान्तिको लागि एउटा मृत आत्माको चिर शान्तिको लागि डाँडा काँडा अनि खोला बगर देखाउँथे हाम्रो मायामा कसैले डर देखाउँथे बिछोड हुन्छ भनेर सगभार देखाउँथे बिछोड हुन्छ भनेर सगभार देखाउँथे जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी